पनि लाको छ मन कि माया भै छेउ रे धनमाया धेरै कोसिस गरे तिमीलाई आफ्नो बनाउन धेरै कोसिस गरे धनको माया हुनीले डुबेर आज एक्लै परे लाको छ माया मन कि माया भै छेउरे माया धेरै कोसिस गरे तिमीलाई आफ्नो बनाउन धेरै कोसिस गरे मनको माया हुनीले मनको माया बुझी सतो तिमीलाई सुम्पेर आज एकलाई परे सतो तिमीलाई सुम्पेर आज एकलाई परे

गरेर धेरै कोसिस गरे तिमीलाई आफ्नो बनाउन धेरै कोसिस गरे मनको माया हुनेले मनको माया बुझिन सतो तिमीलाई सुम्पेर आज एक्लै परे सर्वसु बास बस्यो धेरै कोसिस गरे तिमीलाई आफ्नो बनाउन धेरै कोसिस गरे मनको माया हुनेले मनको माया बुझिन सतो तिमीलाई सुम्पेर आज एक्लै परे तिमीलाई सुम्पेर आज